Ooh. आँखाहरूले रोएको छु आज तिम्रै आँसुहरूले प्रेसी फेरि थियो तिम्रो यादहरूले रोएको छु आज तिम्रै आँसुहरूले तिमी नै थियो मेरो जिउने सहारा थियो तिमी नै थियो मेरो जिउने सहारा किन गयो मलाई छोडेर किन गयो मलाई छोडेर पर्खिने छु तिमीलाई सम्झेर राखेको थिएँ तिमीलाई मेरो दियो किन आसु आज आँखामा जहाँ जाऊ तिमी मलाई छोडेर हाँसी खुसी बाँच्नु होइन रोएर तिमी नै थियो मेरो गयो मलाई छोडेर किन गयो मलाई छोडेर पर्खिने छु तिमीलाई सम्झेर फेरि थियो तिम्रो यादहरूले रोएको छु आज तिम्रै आँसुहरूले जेनो मेरो भावना खोजिरहन्छु तिमीलाई सधैँमा थाहा छैन पाउँछु पाउँदिन तिमी नै थियो मेरो जिउने सहारा थियो तिमी नै थियो मेरो जिउने सहारा किन गयो मलाई छोडेर किन गयो मलाई छोडेर छु तिमीलाई सम्झेर प्रेसी फेरि थियो तिम्रो यादहरूले रोएको छु आज तिम्रै आँसुहरूले प्रेसी फेरि थियो तिम्रो यादहरूले रोएको छु आज तिम्रै आँसुहरूले आँसु रोएको छु आज तिम्रै आँसुहरूले